People खुसी कृष्ण तिम्रो नाम लिई मैले पाएँ सबै खुसी सेवा गर्छु तिम्रो अन्तिम साससम्म मर्छु तिम्रै नामले सेवा गर्छु तिम्रो अन्तिम साससम्म मर्छु तिम्रो छ जहाँ गए पनि शिर मेरो सधैँ तिम्रो लागि झुक्ने छ